Yeah. Mm. सुहाएको मखाली छोलीले आयो नि मोहनी मिठो बोलीले आयो नि मोहनी मिठो बोली कति राम्रो सुहाएको मखमाली चोलीले लायो नि मोहनी मिठो बोलीले अह लायो नि मोहनी मिठो बोलीले कति राम्रो सुहाएको मखमाली चोलीले लायोनी मोहनी मिठो बोलीले आहा बसेर बोलेको पालीमा कसैले नभमार बस्यो फुलको डालीमा लान्छु मैले नानीलाई यसै पालीमा अह लान्छु मैले नानीलाई यसै पालीमा कसैले नभमार बस्यो फुलको डालीमा लान्छु मैले नानीलाई यसै पालिमा अह लान्छु मैले नानीलाई यसै पालिमा

Afla जस्तो बन चन्द्र जस्तो मोहरा माया साट्न यो मनलाई लाग्यो र माया साट्न यो मनलाई लाग्यो र हाँसेर बोलेको भुल्ने छैन मैले नानीले दिलै खोली हाँसेर बोलेको